हो रेडियो अर्पण यो रेडियो अर्पण यो रेडियो अर्पण यो रेडियो अर्पण रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल ट्राफिक खबर ट्राफिक खबर খবর नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हलसँगै इन्टरनेट लाइनमा W W W dot radio Mato पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब ट्राफिक खबर विस्तारमा ट्रक चालकलाई थुनामा राखेको विरोधमा सिन्धुपाल्चोको चेहरामा नेपाल स्वतन्त्र मजदुर संगठन अरणीको रूट इकाइले सड़क अवरूद्ध गरेको छ काठमाडौँबाट अरणीको राजमार्ग भएर चल्ने भक्तपुर र काभ्रेको गाडी कम छुटेको तथा सिन्धुपाल्चोक दोलखा रामेछाप चल्ने गाडी भने ठप्प भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ स्कटिङ गरेर गाडी चलाउने तयारी भएको सिन्धुपाल्चोक प्रहरीले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 आठ बजेको ट्राफिक खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार ट्राफिक खबर ट्राफिक खबर ट्राफिक खबर टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची आरटिआर T R one 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र चोक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र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 नि ढाड कमर दुख्ने शरीर दुख्ने अनि अहिले त शरीरभरि रातो डाबर पनि आएको छ जति उपचार गरे पनि हुँदैन राम्रो ठाउँ कहाँ होला ए त्यसो भए अश्विनी आयुर्वेद सेवा केन्द्र पर्सामा जानुहोस् न हो दिशामा रगत देखिनु मलद्वार वा मासु पलाउनु डल्लो वा गिर्खा हुनु मलद्वार बाहिर निस्कनु वरिपरि चिरिनु दिशा कडा कब्जियत हुनु प्रसुति सम्बन्धी सेतो पानी बग्ने छालस डबरा अनुहारको चाया पोतो शरीर चिलाउने सेतो दुबी मुसा चिकित्सा कोठी फोर दाग र यौन रोग सम्बन्धी सफल उपचार गरिन्छ साथै काठमाडौँका विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ त्यसैले समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क अश्विनी आयुर्वेद सेवा केन्द्र खैरहनु चार पर्सा नयाँ भवन चितवन मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न पचहत्तर छ सय बयानब्बे र अन्ठानब्बे शून्य बहत्तर